नमस्कार कार्यक्रम दलित जागरणको यो पहिलो अङ्कमा तपाईँलाई स्वागत छ म रामचन्द्र कार्यक्रम दलित जागरण आजबाट प्रत्येक साताको आइतबार साँझ सात बजेदेखि सात तिस बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम दलित जागरणमा हामीले समावेश गरिने विषयवस्तु के र कस्ता हुनुपर्छ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ कार्यक्रममा तपाईँ र हाम्रो सहभागिता नै महत्त्वपूर्ण हुने यहाँहरूलाई अवगत गराउँदै कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु यो चेतनामूलक गीतबाट हामी दलित हौ कार्यक्रममा पुनः स्वागत छ आजको कार्यक्रममा हामीले प्रसारण गर्ने कार्यक्रमको बारेमा जानकारी पाइसक्नु भएको छ अब भने लागौँ कार्यक्रमको पहिलो श्रृङ्खलातर्फ श्रोता मित्र कार्यक्रम दलित जागरणमा हामीले के र कस्ता विषयहरूलाई समावेश गर्नु पर्ला र कस्ता विषय समावेश गर्दा कार्यक्रम सार्थक र पृथक बन्न सक्ला अनि रामेछाप जिल्लामा हाल दलितहरूको क्षेत्रमा के कस्ता क्रियाकलापहरू भइरहेका छन् यी र यस्तै विषयमा सहकर्मी साथी उज्जवल राजगिरीले निवर्तमान दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रामेसापको उपाध्यक्ष उद्धव रम्तेलसँग कुराकानी गर्नुभएको छ सो सम्वाद अबको प्रस्तुतिमा नेपालमा दलितको क्षेत्रमा भइरहेका विभिन्न क्रियाकलाप र दलितको क्षेत्रमा आएका बजेट दलितको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरू र ती संस्थाहरूले दलितको क्षेत्रमा गरिरहेका क्रियाकलापहरूलाई खोतल्ने एउटा कार्यक्रम दलित जागरणमा मौजुलको स्वागत छ कार्यक्रम दलित जागरण तपाईँले आजदेखि हरेक साताको आइतबार साँझ सात बजेदेखि सात तिस बजेसम्म सुन्न सक्नुहुनेछ आज हामी कार्यक्रम दलित जागरणको पहिलो श्रृङ्खलामा छौँ कार्यक्रम दलित जागरणको आजको अङ्कमा हामी विशेष गरेर रामेछाप जिल्लामा दलितको क्षेत्रमा के क्रियाकलाप भइराखेका छन् र कार्यक्रम दलित जागरणले कस्ता विषयवस्तुहरूलाई समेट्नु पर्ला भनेर सम्बन्धित व्यक्तिसँगको कुराकानीलाई आज प्रसारण गर्नेछौँ हामीसँग दलित जिल्ला उत्थान वर्ग समन्वय समिति रामेछापका उपाध्यक्ष उद्धव रम्तेल सँगै हुनुहुन्छ उद्धव तेलले विगत लामो समयदेखि दलितहरूको उत्थानको क्षेत्रमा काम गर्दै आउनु भएको छ यो स्वभावैले तपाईँलाई थाहा छ रामेसाप जिल्लामा रहेर उहाँका विभिन्न गतिविधिहरू तपाईँले हेरिरहनु भएको छ रामेसाप जिल्लामा रहेका उहाँ जस्ता धेरै जसले दलितको क्षेत्रमा दलितलाई उत्थान गर्नुपर्छ दलितका समस्यालाई समाधान गर्नुपर्छ दलित र गैर दलित बीच भएको छुवाछुतलाई अन्त्य गर्नुपर्छ भनेर विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आउनु भएको छ तपाईँलाई मैले स्वागत गरिसकेको छु जस्तो दलित जिल्ला उत्थान वर्ग समन्वय समिति रामेसापको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ के गर्यो दलित उत्थान वर्ग समन्वय समितिले रामेसाप जिल्लामा दलितको क्षेत्रमा पहिलोपटक त अब यो दुई हजार त्रिसठी सालमा जिल्ला समन्वय समितिको विस्तार भएको हो र जिल्ला समन्वय समितिको विस्तार पश्चात जब रामेछापमा दलितहरूको वास्तविक डाटा कति छ उनीहरू दलित समुदायभित्र नै विभिन्न उपजातिहरू छन् जसमा दमै कामे सार्की बाली यहाँ विशेष त चार जातिहरू छन् हजुर र यी चारै जातिहरूको जनसङ्ख्या कति छ कुन कुन गाविसमा यिनको बसोबास छ यिनीहरूको पेसा के छ परम्परागत पेसा यथावत छ या त्यो लोभ हुन लागेको छ भनेर हामीले एउटा चाहिँ प्रोफाइल बनायौँ सुरुमा त्यसपछि विशेष गरी दलित समुदायको एकमात्र सबभन्दा मुख्य समस्या भनेको जातीय विभेद त्यो जातीय विभेदलाई न्यूनीकरण गर्नका निम्ति के खालका के कस्ता खालका चाहिँ प्रोग्रामहरू सञ्चालन गर्दा त्यो जातीय विभेद न्यूनीकरण हुन्छ भन्ने उद्देश्यले हामीले सहभोजहरू सञ्चालन गऱ्यौँ रामेछापमा त्यस पश्चातका कार्यक्रमहरूमा चेतनामूलक कार्यक्रम अन्य चेतनामूलक कार्यक्रमहरू सञ्चालन गऱ्यौँ जसमा चाहिँ अन्तर्क्रिया कार्यक्रम सञ्चालन गऱ्यौँ वक्तित्व कला कला चाहिँ सन् कार्यक्रम सञ्चालन गऱ्यौँ त्यसपछि हामीले चाहिँ दलित र गैर दलित बीच नवविवाहित जोडीहरूलाई सम्मान गर्ने पुरस्कृत गर्ने कार्यक्रमहरू सञ्चालन गऱ्यौँ त्यसो हुँदै हुँदै आउँदा अहिलेसम्म आइपुग्दा चाहिँ अब दलितको लामो सङ्घर्षले नेपालमा एउटा दलित समुदायले कानुनी सास फेर्ने अवसर प्राप्त भएको छ जसमा कि दुई हजार अडसट्ठी सालमा जातीय छुवाछुत विरुद्धको ऐन जारी गर्न सफल भएका छौँ त्यो ऐन भित्र के खा के कस्ता खालका चाहिँ प्रावधानहरू छन् त्यो ऐनले पीडकलाई के कस्तो खालको कार कानुनी कारवाही गर्छ र पीडितले त्यो ऐनबाट उसले राहत प्राप्त गर्नका निम्ति कहाँ कहाँ जानुपर्छ उसले कति त्यस्ता चरणहरू पार गर्नुपर्छ भन्ने बारेमा चाहिँ आम दलित र गैर दलित बिच यो जातीय विभेद विरुद्धको ऐन दुई हजार अडसट्ठीको बारेमा चाहिँ तलसम्म चाहिँ त्यसलाई जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले यसपालि हामीले एक दिने कानुनी सचेतना कार्यक्रमहरू सञ्चालन गऱ्यौँ र यसरी गर्दै आएका छौँ जस्तो दलित र गैर दलित बिचको छुवाछुतलाई अन्त्य गर्ने र दलित दलित बिचमै हुने छुवाछुतलाई अन्त्य गर्नुपर्छ भन्ने अर्को अभियान हो तर एउटा अनर्थ के भइदियो भन्दाखेरि रामेश्वर जिल्ला मात्र होइन यस मानेमा नेपालका सबै जिल्लाहरू मुछेकै हुन् अझैसम्म पनि दलित र गैर दलित बिच हुने छुवाछुत अन्त्य हुन सकेको छैन माओवादीले दस वर्ष जनयुद्ध लड्यो त्यति बेला दलित र गैर दलित बिच छुवाछुतलाई अन्त्य गर्नुपर्छ भनेर एक किसिमको अभियान चलाए त्यो अभियान जब जनयुद्ध सकियो त्यस पछाडि कमै उठाएको देखियो एकतर्फी जनयुद्धमा प्रवेश गर्ने माओवादी मात्र होइन अन्य पार्टीहरूले पनि यसलाई कम मतलब राखेको पाइयो संस्थाले मात्रै हेरेर के दलित र गैर दलित बिचको यो छुवाछुत र यो प्रथा अन्त्य होला सम्मान गर्दैमा हामीले त यसलाई मुख्यत विधिमा हल गर्न जरुरी छ त्यसैले त हामीले विधिको विकास गर्नुपर्छ भनेर हामी आन्दोलनमा रह्यौँ माओवादीको जनयुद्धले पनि त्यो विधिको निम्ति सङ्घर्ष गर्यो गर्दै आउने क्रममा अब एउटा नयाँ विधि बनाउने कुरामा त हामी अहिले तल्लिन छौँ जबकि एउटा संविधान सभाको निर्वाचन मार्फत एक खालको चाहिँ उभार आएको थियो दलितहरूको चाहिँ एउटा उपस्थिति थियो संविधान निर्माण गर्ने तह र तब्कामा पुगेको थियो दुर्घटना बस भनौँ त्यसलाई विडम्बना बस भनौँ संविधान सभा विघटन भयो र फेरि भलै अर्को संविधान सभाको निर्वाचन हुने तयारीमा छ भोलि हामीले आशा गरौँ अपेक्षा गरौँ त्यस्तो खालको चाहिँ दलित गैर दलित दलित उत्पीडित जनजाति आदिवासी महिला पिछडा वर्गहरू अनुकूलताको संविधान बन्न बनाउन सफल हौँ त्यो एउटा आशाको कुरा गरौँ र अर्को कुरा के हो भने त्यही विधि पनि अहिले हामीले पूर्ण विधि होइन मैले अहिले कुरा गरिराखेको छु पूर्ण विधि बनाउन सक्यौँ भने विधिमा हल हुन्छ यो अहिले हामीले अपूर्ण भने एउटा विधि बनाउन सफल भएका छौँ जुन जातीय विभेद ऐन दुई हजार अडसट्ठी जारी गर्न हामी सफल भएका छौँ र यो ऐनलाई चाहिँ हामीले जीवन व्यवहारमा कार्यान्वयन गर्न गराउन सक्यौँ भने यो हल हुन्छ कसैले व्यक्तिले चाहेमा चाहँदैमा कसैको रहरमा यो हल हुने कुरा होइन एउटा विधि बनाएर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न जरुरी हुन्छ त्यही कार्यान्वयन गर्न गराउनका निम्ति हामी समाजका परिवर्तित सपना बोकेका समाजका अगुवा बुद्धि बुद्धिजीवी बौद्धिक तबका भनिने भनाउँदाहरू जो जति छौँ हामीले कमसे कम राष्ट्रले निर्माण गरेको एउटा समाज परिवर्तनको विधि छ त्यसलाई समाज विकास चरणको एउटा विधि छ त्यसलाई जीवन व्यवहारमा कार्यान्वयन गर्न गराउनका निम्ति हाम्रो तदारुकता भयो भने यो समस्या हल हुन्छ भन्ने लाग्छ हामीलाई जस्तो अहिले देखिएको समस्या के छ भने तपाईँको दलित दलित बिचमै एक किसिमको छुवाछु छ नि यो किसिमको समस्या त पहिला समाधान भएर नै पछि अर्को पाटो तर्फ लाग्नुपर्ने हो तर दलित दलित बिचमै यो किसिमको मतभेद विवाद रहनु एक किसिमको छुवाछुत रहनु के सार्थक होला त्यो एकदम विडम्बना त्यो हुँदै हुनु नहुने कुरा हो यहाँ त के भइदियो भने अब गैर दलितले गैर दलितले एउटा उनीहरू समाज विकासको चरणमा आर्यनहरू विशेष त क्षेत्री ब्राह्मणहरूले समाजलाई गाइड गर्दै गाइड गर्दै आए सत्ता उनीहरूको हातमा रह्यो र उनीहरूले सत्तादेखि लिएर तल समाजलाई सामान्य गतिमा सञ्चालन गर्न पनि उनीहरूको आफ्नो अनुकूलताको विधि निर्माण गरे जुन अनुकूलताको विधि समाजमा अहिले यथावत रहेको विकृति र विसङ्गति हुन पुग्यो हजुर त्यसो हुँदाखेरि अब चाहिँ के हो त भन्दा त्यो दलितले पनि त्यो मान्ने त्यो विधिलाई त्यो अहिलेको कुसंस्कार कुरीतिलाई मान्न बाध्य भयो र अहिले चाहिँ जुन हामीले विधि बनाएका छौँ जुन समाजलाई अब नयाँ ढङ्गले गाइड गर्ने विधि समाजभित्र रहेका यावत खालका विभेदहरूलाई अन्त गरेर समतामूलक सभ्य समाज निर्माण गर्ने विधिको हामीले जब परिकल्पना गरेका छौँ यो विधि त गैर दलितलाई मात्रै होइन एउटा क्षेत्रीय ब्राह्मण अथवा जनजाति राई लिम्बू तामाङ मगर अथवा लाई मात्रै होइन कि दलितभित्रको पनि जातीय विभेद गर्ने त्यो चरण एक खालको चरण छ त्यहाँ दमै कामी सार्की त्यहाँ बिचको विभेद छ त्यसलाई पनि यो ऐन लाग्ने हुन्छ त्यसो हुँदाखेरि समाजमा दलितले एउटा सार्कीले एउटा कामीले दमैलाई स्वीकारे कि स्वीकारेन भन्नुभन्दा नि समाजमा हामी दमै कामी सार्की अथवा दलित समुदायभित्र रहेका नि अगुवाहरू बुझेकाहरूले यसलाई कार्यान्वयन गर्नु पऱ्यो नबुझेकाहरूलाई उनीहरूले बुझाउन साहस गर्नुपऱ्यो प्रयत्न गर्नुपऱ्यो मिहिनेत गर्नुपऱ्यो र गैर दलितभित्रका नै जो बुझेकाहरू छन् जो अगुवा छन् समाजका उहाँहरूले जो बुझ्नु भएको छ बुझ्नेले चाहिँ समाजलाई परिवर्तन गर्नका निम्ति नबुझ्नेहरूलाई चाहिँ उहाँहरूले सिकाउनु पऱ्यो भन्नु पऱ्यो आफूले बुझेर आफ्नो जीवन व्यवहारमा त्यसलाई कार्यान्वयन गर्नुपऱ्यो लागु गर्नुपऱ्यो र अरूलाई बुझाउन प्रयत्न गर्नुपऱ्यो हाम्रो समाजमा खड्केको मुख्य समस्या यही हो बुझ्ने र आफ्नो जीवन व्यवहारमा लागु नगर्ने अर्कालाई लागु गर्नुपर्छ भनेर सचेत बनाउने त पुरै छाडौँ आफूले बुझिएछ आफ्नो जीवन व्यवहारमा नै लागु नगर्ने बुझेर बुझ हाम्रो नेपालीमा एउटा दुर्दशा छ त्यसका कारणले अलिक खड्केको समस्या छ जस्तो अहिले के देखिया छ भने दलित र गैर दलित बिच विवाह भयो तपाईँहरूले सम्मान गर्नुभयो एकदमै राम्रो तर अहिले के छ भने जो महिलाहरू विवाह गरिसके पछाडि तपाईँको रामेश्वर जिल्लामा प्रेम विवाह मात्रै त्यस्तो भएको छ माघी विवाहमा त्यो प्रथा अझै पनि लागु हुन सकेको छैन यो एकदमै समय लाग्ने कुरा हो अब यसरी भागेर विवाह गर्ने जोडीहरूलाई यहाँहरूले सम्मान गरिरहँदाखेरि जस्तो केटी पक्षमा त केटीलाई न घरले स्वीकारेको छ न उसलाई घरमा प्रवेश दिएको छ न चाहिँ ज्वाइँ छोरी भनेर एक किसिमको घरमा बोलाउने कार्य नै भएको छ यसले त उनीहरूको पारिवारिक स्थितिलाई त अलिकति नकारात्मक प्रभाव पारेन एकदम पारेको छ यहाँले अत्यन्तै प्रश्न उठाउनु भएको छ विषय यो बहसको विषय बनाएको छ भागी विवाह भएको छ माघी विवाह हुन सकेका छैन भागी विवाह हुने जोडीलाई यहाँहरूले सम्मान गरेर समाजमा कति परिवर्तन आउन सक्छ अथवा त्यसको लहर कहाँ पुग्न सक्छ भनेर जहाँ गर्नुभएको छ यो चाहिँ जिज्ञासाको विषय यो आम समुदायको हो यो उठाइदिनु भएको छ यो के छ भने कमसेकम हामीले सम्मान गऱ्यौँ पहिला चारपाटा मरेर गाउँ निकाल्थे गाउँबाट नि उनीहरू भागेर चाहिँ पहिल्यै भाग्न सफल भयो भने चारपाटा मरिँदैन मरिँदैनथे नत्र भने चारपाटा मरेर उसलाई गाउँ निकालिन्थ्यो नत्र ऊ सुरुमै भाग्यो भने गाउँ फर्किन पाउँदैन थियो आज कमसेकम गाउँमा बस्न सक्ने वातावरण बन्न सकिया छ उसको बुवाले स्वीकारेन एउटा कुरा छ तर हाम्रो के हो त भन्दा ती भागी विवाह गर्ने जोडीलाई सम्मान गरेर समाजमा लै यिनीहरू पनि केही हुनै भनेर एक एउटा खालको चाहिँ त्यो उसको बुबा आमा उसको काकाबा अथवा त्यो जातीय विभेद गर्ने एउटा तब्काको अगाडि उनीहरूको चाहिँ उठबस बस उनीहरूको चाहिँ चलखेल गराइदिने एउटा सामान्य वातावरण हुन्छ है भनेर यो हाम्रो दीर्घकालीन हाम्रो योजना होइन यो अल्पकालीन हो क्षणिकको लागि उनीहरू त्यो भागी विवाह छ समाजबाट भाग्या छन् टाढा छन् अनि त्यही टाढा बसिरहेको हाम्रो सपोर्टमा हाम्रो चाहिँ सहयोगमा उहाँहरू जोदेखि भागेका छन् त्यही समुदायको अगाडि उनीहरू चलखेल गर्ने वातावरण हुन्छ तत्काल त्यसका लागि चाहिँ केही सपोर्ट हुन्छ भनेर हामीले तत्काल त्यो तत्कालीन योजना बनाएका हौँ र मुख्य कुरा त के हो त भने ऐन बनेको छ दुई हजार अडसट्ठी त्यो ऐनमा कोही कसैले काहीँ कतै जातीय विभेद गर्न पाइन्न भनेको छ चाहे त्यो चुला चौकामा होस् मठ मन्दिरमा होस् व्यक्तिको घरमा होस् काहीँ गर्न पाइन्न भनेको छ तर फेरि यही कुरा गरिरहँदाखेरि अब एउटा बाहुनकी छोरी एउटा दमैकामीसम्म गई अब अरू बाहुनका अरू छोरी अरू छरछिमेकी अथवा दलितभन्दा बाहेकलाई त्यो बुवाले उसको घरमा भित्राउँछ तर ऊ त्यो छोरीलाई चाहिँ दलितसँग गएकै कारणले भित्राउँदैन भने उसलाई जातीय विभेद ऐन अन्तर्गतको मुद्दा लाग्छ त्यसो हुँदाखेरि अहिले भागी विवाहमा जो जो जति जोडीहरू पढ्नु भा पर्नु भएको छ उहाँहरूले अब आफ्नो माइती माओलीमा चाहिँ भित्रिनका निम्ति सङ्घर्ष गर्नुपऱ्यो यदि दिन अवरोध खडा हुन्छ भने मुद्दा दायर गर्नुपऱ्यो त्यो मुद्दा दायर गरिसकेपछि मुद्दाले किनारा लाग्छ त्यो किसिमको कानुनी व्यवस्था यदि छ भने र बनिसकेको हो भनेदेखि यो दलित जिल्ला उत्थान वर्ग समन्वय समिति भनेको छ दलितको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू भनेको छ त्यो निकायहरूले जसरी भागी विवाह गरेर गइसकेका जोडीहरूलाई पुनः माइतमा जान सक्ने वातावरण बनाउनको लागि र त्यो किसिमको कार्य गर्न किन सकिराखेको छैन यदि त्यस्तो कानुनै छ भनेदेखि हामीले सहयोग गरिदिने हो हामीले बाटो देखाइदिने हो हामीले सपोर्ट गर्ने हो उहाँहरूलाई यसो गर्नुहोस् है तपाईँहरूको पछाडि हामी छौँ राज्य छ ऐन छ कानुन छ हामीले भनिदिने हो जो व्यक्ति हुनुहुन्छ उहाँले साहस गर्नुहुन्न नम्बर एक हजुर त्यही त्यही त म बुझेर बुझ पचाउनेहरू पढलेखा भाइ बहिनीहरू हुनुहुन्छ पढलेखा बुवा बमी बुवा मम्मीहरू हुनुहुन्छ तर यसलाई किन स्वीकार्न सक्नुहुन्न यति गर्नुपर्छ भन्दा किन साहस गर्न सक्नुहुन्न चाहे त्यो भाग्ने छोरी माइतीमा भित्रिनको निम्ति साहस किन गर्दिनन् चाहे त्यो छोरीको बाउले मेरी छोरी चाहिँ भागेर एउटा दलितसँग विवाह गरी त्यो छोरी ज्वाइँ म भित्र्याउँछु कानुनले मलाई छुट दिएको छ समाजले भोलि मलाई तिरस्कार गर्न पाउँदैन त्यसो हुँदाखेरि मैले भित्राउनुपर्छ भनेर उसले किन साहस गर्न सक्दैन नबुझ्या त होइन बुझेका छन् पढे लेखेका छन् समाजका बौद्धिक भनेर गनिएका पनि छन् तर साहसको खाँचो छ हजुर आदरणीय श्रोता तपाईँ कार्यक्रम दलित जागरण सुनिरहनु भएको छ हामी रेडियो रामेसाब पन्चानब्बे थुप्ला आठ मेघर्सको तरङ्गित आवाज मार्फत बोलिरहेका छौँ आज हामीसँग निवर्तमान दलित जिल्ला उत्थान वर्ग समन्वय समिति रामेसापका उपाध्यक्ष उद्धव रम्तेल सँगै हुनुहुन्छ मैले सन्दर्भ जोडे रामेसापमा दलितको क्रियाकलाप के भइराखेका छन् दलित र गैर दलित बिच भएको छुवाछुत कति मात्रामा अन्त्य भयो अब के कति काम बाँकी छ यो विषयमा संक्षिप्त उहाँसँग कुराकानी गरेँ प्रस्तुतिमा हामी अन्य दिनहरूमा अझ खोतल्नेछौँ दलितका क्षेत्रमा भएका क्रियाकलाप केन्द्रदेखि जिल्लासम्म र स्थानीय तहसम्म भए भइरहेका गतिविधि दलित र गैर दलित बीच हुने एक किसिमको छुवाछुतलाई अन्त्य गर्न हामी हरदम लागि परिरहनेछौँ अब हामीले तयार गरेको कार्यक्रम दलित जागरणले तपाईँ आजसम्म पनि काम गरिराख्नु भएको छ आगामी दिनमा तपाईँहरूको क्रियाकलाप अझ अगाडि बढ्नेछ हामीले के कस्ता विषयहरूलाई समेट्नु पर्ला हामीले कस्ता विषयहरूलाई समेट्नु पर्ला यहाँहरूको साथ र सहयोग हामीलाई कति रहन्छ कस्ता कस्ता विषयहरूलाई समेट्न सक्यौँ भने कार्यक्रमले दलितको क्षेत्रमा रहेर काम गर्न सक्छ अर्थात् दलितको क्षेत्रमा केही परिवर्तन आउँछ मुख्य कुरा यहाँहरूले सञ्चार माध्यम मार्फत जनताको आवाज जनताको पनि वास्तविक उत्पीडित समुदायको आवाज अत्यन्तै कुना कन्दारामा रहेका चाहिँ पिछडा वर्गहरूको जो जसको आवाज चाहिँ गाउँघरमा भन्ने एउटा उखान छ नि उठेर बोल्यो भने हावाले उडाउँछ बसेर बोलौँ भने डाँडाले छेक्छ हामीले बोले कसले र सुन्छ कसले पो सुन्छ र भन्ने एउटा सामान्यभन्दा सामान्य गरिब जनताहरूले भन्ने गर्ने उखान हो त्यस्तै गाउँका कुना कुनारामा रहेका जनताको आवाज वास्तवमा कसैले सुन्दैन तिनको आवाजलाई तपाईँहरूले यहाँसम्म ल्याइदिनुपर्छ यो सञ्चार माध्यम मार्फत सबैका कानमा बज पुर्याइदिनपर्छ चाहे त्यसले स्वीकारोस् चाहे नस्वीकारोस् मलाई लाग्छ कतिपयले स्वीकार्दैनन् परम्परावादी चिन्तन प्रवृत्ति सामन्ती त्यो चिन्तन र प्रवृत्ति रहेका बोकेका मान्छेहरूले वास्तविक सामान्य निमुखा जनताको आवाज सुन्न चाहँदैनन् चाहे तिनीहरूले सुनुन् या नसुनुन् तिनीहरूको कानमा तपाईँहरूले गुन्जयमान बनाइदिनुपर्छ यही म पहिलो कुरा यहाँहरूलाई यही शुभकामना दिन चाहन्छु दोस्रो कुरा मुख्यत हामी वास्तवमै समाज रूपान्तरणको गतिमा छौँ समाज रूपान्तरण बिना हाम्रो कुनै भविष्य सम्भव छैन त्यसो हुँदाखेरि समाज रूपान्तरणका निम्ति समाज आफै रूपान्तरण हुँदैन त्यो विज्ञानको नियम हो हर एउटा सामान्य वस्तुलाई पनि त्यसलाई परिवर्तन गर्नका निम्ति त्यसलाई बल प्रयोग पर्छ त्यसो हुँदाखेरि समाज रूपान्तरणका निम्ति पनि सङ्घर्ष गर्न जरुरी छ आफसे आफ रूपान्तरण हुँदैन यो विश्वको इतिहास हो त्यसो हुँदाखेरि समाज रूपान्तरणका निम्ति यहाँहरूको मिडियाले ठुलो भूमिका निर्वाह गरोस् समाजलाई यथास्थितिमा डोर्याउने ढङ्गले होइन समाजलाई गतिशील पैदा गरेर नयाँ ठाउँमा विकास परिवर्तित गर्नका निम्ति यहाँहरूको भूमिका यो सञ्चार माध्यमको भूमिका त्यतातिर ओरिएन्टेड हुन जरुरी छ त्यसो हुँदाखेरि समाज रूपान्तरण भनेको के हो त भन्दा समाजभित्र रहेका यावत खालका कुसंस्कार कुरीति परम्परावादी यस्ता स्थिति समाजलाई हामीले बदल पर्छ त्यो बदल्नका निम्ति अहिले समाजमा जे जे भइराखेका छन् विपन्न छन् गरिब छन् असहाय छन् दलित छन् महिला छन् पिछडा वर्ग छन् तिनीहरूको आवाज कसैले सुन्दैन उनीहरू यावत खालको एउटा मानव भएर जन्मेर वास्तवमै मानव भएर बाँच्न पाइराखेका छैनन् त्यसो हुँदाखेरि उनीहरूलाई त्यो खालको उत्पीडनबाट मुक्त गर्नका निम्ति हाम्रो तह र तब्काबाट के खालका के कस्ता खालका चाहिँ भूमिका निर्वाह गर्न सकिन्छ त्यो खालको भूमिका निर्वाह गर्न यो सञ्चार माध्यमले गाउँ गाउँमा पुगेर टोल टोलमा पुगेर कुसंस्कार कुसंस्कृतिको विरुद्धमा समाज रूपान्तरणको पक्षमा आफ्नो चाहिँ मिडिया मार्फत दुनियाँलाई सचेतनामूलक कार्यक्रम मार्फत जगझग्याउन जरुरी छ त्यही कार्यक्रम यहाँहरूले लैजानुपर्छ हामीले गर्ने सहयोग हामी सामाजिक रूपले राजनीतिक रूपले र हाम्रो तह र आर्थिक रूपले र व्यवहारिक रूपले व्यक्तिगत हिसाबले यहाँहरूलाई व्यवहारिक रूपले कहाँ के कस्तो खालको सहयोग गर्नुपर्छ त्यो सहयोग गर्नका निम्ति म सङ्गठनको हिसाबले मेरो व्यक्तिगत हिसाबले सबै हिसाबले हामी र म तयार छु र मैले अब यहाँहरूलाई यहाँभन्दा बेसी भनिरहनु पर्छ भन्ने लाग्दैन यहाँहरूको युनिटी अत्यन्तै चुस्त बनाउँदै हुनुहुन्छ प्रत्येक गाउँमा यहाँहरूको चाहिँ तपाईँहरूको संरचनाको विकास होस् विस्तार होस् त्यो संरचना मार्फत चाहिँ गाउँमा मैले अघि नै भने वास्तविक उत्पीडित जनता उत्पीडित एउटा जनताले माथि घटेको घटना चाहिँ माथिसम्म आइपुग्दैन कसैले ल्याइदिँदैन वास्तवमा त्यो टाठो बाठो छ उसले फोन मार्फत उसले ऊ धेरै चलाख हुन्छ त्यसले हरिय हरेक कोण मार्फत उसले माथि ल्याउँछ सबैको दुनियाँबाजी बनाइदिन्छ तर वास्तविक जनताको चाहिँ पीडालाई कसैले दुनियाँबाजी बनाउन सक्दैन त्यो वास्तविक जनताको पीडालाई चाहिँ यहाँहरूले कलेक्सन गर्नका निम्ति यहाँहरूको चाहिँ संरचना गाउँसम्म जान जरुरी छ त्यो गाउँसम्म लैजाने तपाईँहरू पनि तयारी होला भन्ने बुझेको छु त्यहाँ लैजान जरुरी छ र मुख्य त त्यही हो हामीले समाजलाई यथास्थितिमा दोहोऱ्याउने ढङ्गले होइन समाजलाई बदल बदल्ने ढङ्गले चाहिँ तपाईँहरूको गतिविधि तपाईँहरूको मिडिया त्यतातिर ओरिएन्टेड हुनुपर्छ यही सल्लाह सुझाव दिन चाहन्छु यहाँहरूको पनि क्रियाशीलता भयो हामी हरदम यहाँहरूको साथ दिन तयार छौँ आदरणीय श्रोता तपाईँ कार्यक्रम दलित जागरणमा हुनुहुन्छ रेडियो रामेसाप सामुदायिक एफएम पन्चानब्बे थुप्ला आठ घरजले आजबाट प्रसारण गरेको कार्यक्रम दलित जागरणको यो पहिलो श्रृङ्खलामा आज हामीले दलित जिल्ला उत्थान वर्ग समन्वय समिति रामेसापका निवर्तमान उपाध्यक्ष उद्धव रमदेलसँग कुराकानी गरिसकेका छौँ र उहाँले प्रतिबद्धता जाहेर गरिसक्नु भएको छ कि रेडियो रामेसापले प्रसारण गर्ने कार्यक्रम दलित जागरणलाई उहाँहरूको हरेक कुनबाट हरेक ठाउँहरूबाट साथ र सहयोग गर्नेछ रेडियो रामेसापले जब उहाँहरूलाई खबरदारी गर्नेछ तब उहाँहरूले खबरदारीका साथ आगामी दिनहरूमा कार्यक्रमलाई अझ व्यवस्थित बनाउन हाम्रो यो अभियानलाई सार्थक बनाउन र पृथक बनाउन उहाँहरूको अप्रिय सहयोग रहनेछ मन्दिरमा गई अवस्था कार्यक्रम दलित जागरणको आजको पहिलो श्रृङ्खला यति नै कार्यक्रमको अर्को अङ्कमा नयाँ र फरक विषयवस्तुको साथ तपाईँहरूको सामु उपस्थित हुनेछु कार्यक्रममा तपाईँ पनि यहाँहरूको गाउँठाउँमा दलितहरूको क्षेत्रमा भइरहेका क्रियाकलापहरूको बारेमा हामीलाई जानकारी दिन नभुल्नुहोला जसको लागि हाम्रो टेलिफोन नम्बर रहेको छ शून्य अडचालिस पाँच शून्य उनापचास र शून्य अडचालिस पाँच दुई दुई नौ साथै पत्रचारको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम दलित जागरण रेडियो रामेछाप पञ्चानब्बे थोप्लो आठ मेगाहर्ज मन्थली चार रामेछाप यसै ठेगानामा पत्र पठाउन अनुरोध गर्दै यतिन्जेलसम्म कार्यक्रम दलित जागरण सुनिदिनु भयो तपाईँलाई धन्यवाद दिँदै सहयोगी साथीहरूसँगै म रामचन्द्र पनि बिदा हुन्छु नमस्ते